छौँ बिहान एघार बजेको अर्पण खबर सुनिसक्नु भएको छ देश विदेशमा कहाँ के भइसकेको छ त्यो खबर तपाईँले पाइसक्नु भएको छ र यो समय मात्र जस्ट फर इन्जोयको हामी इन्जोय गर्ने गर्छौँ तपाईँ पनि आउनु सक्नुहुन्छ शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्लै फोन ट्र्याक गर्दै गर्नुहोला र आज पनि तपाईँसँग एकदमै रमाइलो कुराकानी गर्ने चाहिँ कोसिसमा हामी छौँ होइन आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुला छ र यति बेला प्रोग्राम जस्ट फर इन्जोयमा कोही साथी आइसक्नु भएको हो राज आइसक्नु भएको छ अरे म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हुन्छ सम्झना एकदम हुन्छ हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ सरोज लामा दिदी जितपानीबाट सरोज लामा जितपानीबाट अनि सरोज जी हजुर न के छ तपाईँको नयाँ नौलो हालखबर खबर केही पनि छैन दिदी घाम लागिरहेको छ गर्मी छ त्यतिकै रुखको फेदमा मुनि पल्टेर बसिरहेको छौँ है आनन्द रहेछ नि राम्रो रहेछ नि जेस रुखको फेदमा शीतल पनि अलिक बढी आउँछ है हजुर अनि खानपिन भइसक्यो होला हजुर दिदी सुन्नु भएको छैन र मैले बोलेको त्यही त हजुर हजुर भन्नुभयो त्यही भएर कि खाना भइसक्यो नि खाना भइसक्यो नि सरजी यहाँलाई कतिको गर्मी महसुस भइरहेछ गर्मीको अति कुरै नगर है हजुर गर्मीको त दिदी कुरा नगर हेर्नु न हामी भर्खर दुई चार दिन भयो पानी नपरेको तर नै गर्मी भएको जस्तो लागिरहेको छ कि मलाई चाहिँ होइन प्रतीक्षा मलाई पनि त्यस्तै हो कि तिमीलाई त्यस्तै हो त्यही त बरु पानी पर्दै हुन्थ्यो गर्मी भन्दा बरु पानी नै ठिक थियो भिज्नै मजा बरु ज्यान बताउन गाह्रो बरु सङ्घर्ष गर्नु परेको छ अहिले गर्मीसँग त पानी नपरेपछि चाहिँ धेरै नै गर्मी हुने रहेछ जम्मा दुई तिन दिन जति भयो है पानी नपरेको त्यसरी गर्मी पनि भइरहेको छ अनि हाम्रो सरोजीको घर नै यतै चितवनतिर हो र होइन आफू इलामको मान्छे चितवन आएपछि गर्मी त कति कति है हामीलाई भन्दा डबल हुने रहेछ सरोजीलाई गर्मी हामीलाई त बरु हल्का पानी परिसक्यो सम्झना एकदम अघि नै मैले हजुरलाई सेयर गर्न सकेँ नि जिम्मेवारी के अरे ज्यान बचाउन गाह्रो छ बरु सङ्घर्ष गर्नु परेको भनेर है हजुर अनि सरोजी हजुर तपाईँलाई एउटा प्रश्न सोध्छु है हुन्छ सोध्नु नि दिदी तपाईँले आफ्नो बुवा मम्मीको लागि बाबुआमाको लागि के गरे जस्तो लाग्छ तपाईँलाई के गर्नु भएको छ कि छैन खै दिदी भन्न त भन्छन् अब बाबुआमाको आँखामा आफ्नो बालबच्चा बाबुआमाको र गुरुको आँखामा आफ्नो बालबच्चा र शिक्षित जहिले पनि सानो हुन्छ अरे जति गरे पनि प्रगति र उन्नति गरेको देख्दैनन् रे भन्छन् अब खै दिदी अब पनि तपाईँलाई के लाग्छ मैले मेरो बाबाआमाको लागि यस्तो चाहिँ गरेको छु है भन्ने त्यस्तो केही छ गर्नुपर्छ गरेको छु मलाई के गर्नुभएको छ अरू साथीहरूले पनि गर्नुहुन्छ नि सुन्नुभयो भने के गर्नुभएछ हाम्रो सरोजीले के गर्नु दिदी त्यही हो बाबाआमालाई मुख्य कुरो त एउटा खुसी साथ राख्न सक्नु पऱ्यो दिदी एउटा छोरोको भएर छोरो कर्तव्य निर्वाह गर्न सक्नु पऱ्यो अब के भन्ने अरू त त्यस खास के भन्न त्यो भन्दा अरू के गर्न सकिन्छ होला भने पछाडि तपाईँले गर्नु भएको छ र गर्नुपर्छ भन्ने तपाईँलाई लाग्छ है लाग्छ दिदी गर्नुपर्छ आफ्नो बाबुआमालाई नगरेको कसलाई गर्ने हो र है ल ठिकै छ धेरै गर्नुपर्छ बाबु आमाले हामीलाई धेरै सङ्घर्ष गरेर दुःख गरेर यहाँसम्म ल्याइपुर्याउनु भएको छ अब बाँकी हामीले गर्ने हो नि है ल ठिक छ हजुर होस् हल्का बुझ्न मात्र खोजेको है विचार मात्र लिन खोजेको हो सरोजी हामी प्रोग्राममा गीत पनि राख्ने गर्छौँ यहाँको लागि डेडिकेसन छ भने सम्झनुहोस् डेडिकेसन भन्नुहुन्छ दिदी ए हुन्छ दिदी first of all thank you अनि प्राकृतिक दाईलाई अनि साथीहरू भन्नुपर्दा शान्ति लामा पूजा लामा आशा ढुङ्गेल अनि सविता आले अनि धर्मेन्द्र राणा मजार अनि यहीँ जोतपानतिर हुनुहुन्छ एउटा लक्ष्मी साथी खुबै खुबै मिडियामा आउनुहुन्छ लक्ष्मी गुरुङ उहाँलाई पनि विशेष सम्झेछु भन्छु अनि सबै मलाई सरोज लामा भनेर तिमी सबै साथीहरूलाई भन्दै बिदा ओके सरोज लामा जुटपानीबाट आउनु भएको थियो रिप्रिगाम जस्ट फ्र इन्जोयसँगै हुनुहुन्छ तपाईँ र तपाईँ पनि आउन चाहनुहुन्छ हामीसँग यस्तो रमाइलो गफ गर्न चाहनुहुन्छ भने दुईवटा बाटो तपाईँको लागि खुल्ला छ शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि कुलेसन फोन ट्राई गर्दै गर्नुहोला प्रोग्राम जस्ट फर इन्जोयमा हामी विभिन्न खालका गीतहरू तपाईँको लागि राख्ने गर्छौँ र अब पालो भएको छ एउटा गीत सुन्ने फोन ट्राई लाइक गर्दै गर्नुहोला राजको रोजाइ कस्तो छ हेर न सम्झना कस्तो है फेन्टास्टिक होइन हाम्रो आज जस्तै कि <laughs> तपाईँ यति बेला प्रोग्राम जस्ट फ्रेन्डले सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय radio radio Arpan hundred four point five mega tune गरेर सँगै तपाईँ हामीलाई इन्टरनेट लाइनमा पनि W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकै कुनामा पनि सुन्न सक्नुहुन्छ हामी तपाईँको फोन लिइरहेका छौँ कोही साथी फेरि पनि लाइनमा हुनुहुन्छ उहाँलाई स्वागत गरौँ हजुर नमस्कार हेलो गुड मर्निङ नमस्ते दुवैजनालाई Mm-hmm. नमस्कार सन्चै हुनुहुन्छ हजुर एकदमै आरामै छु त हजुरहरू सन्चै हुनुहुन्छ हामी पनि एकदमै सन्चो छौँ एकदमै आराम छौँ एकदमै कुशल एकदमै मङ्गल सबै थोक छौँ कि हुनु पऱ्यो नि होइन र त्यही त अनि को बोल्नुभयो भनेर साथीहरू रेडियो सुन्ने साथीहरू त दङ्ग परिराख्नु भयो होला है नाम पनि नभनिकन बोलिराख्ने भनेर के हजुर हजुर हो त कहाँबाट को हो अरे <laughs> त्यस्तै हो आफ्नो घरमा गइसकेपछि फर्किहाल्नु मन आठ गते चाहिँ हाम्रो चितवनबाट फोन गर्नुहुन्छ एकदम राम्रोसँग यात्रा भन्न चाहन्छु <laughs> पल्लो फोन चाहिँ अलिकति साइडमा हुन्थ्यो भनिदिनु न राजनीति गरिरहेछ है ओहो भन्दै अनि निलम चाहिँ के छ त नयाँ नौलो खबर हजुर हेर्नु न ठिकै छ घाम लागिरहेको छ होइन बर्खा लागेको छ रोपाइ दमादम भइरहेको छ यस्तै छ नि होइन बाउसे गर्न आउँछ कि आउँदैन ए सम्झ सिस्टर हजुर त्यो हाम्रो राज दाइलाई चाहिँ फोनहरूको अलिक साइडमा राखिदिनु न एकछिन भयो के राज निलमको त एकदमै कमेन्ट आइरहेको छ कि किन हो भने <laughs> भइसक्यो भन्दै हुनुहुन्छ अनि निलम चाहिँ हजुर अघि प्रतीक्षाले के भन्दै थियो के क्वेसन गराएको थिएँ मैले सुन्नु भएन र मैले सुनेको थिएँ त ए प्रतिष्ठा सिस्टरले सुनिनँ मैले के भन्नुभएको थियो हाम्रो सम्झना सिस्टरले चाहिँ के गर्दै हुनुहुन्छ के छ भन्नुभएको थियो ए रोपाई चलिरहेछ भन्नुभयो नि तपाईँलाई चाहिँ बाउसे गर्न अनि त्यसपछि त्यो हुन्छ नि <laughs> खेतमा काम गर्न आउँछ कि आउँदैन आइहाल्छ नि नआउने कुरा यो अब के भन्ने यो जीवनलाई नजानेको कुरा नगर्ने कुरा चाहिँ के छ र सबै थोक आउँछ भनेपछि हाम्रो निलम्चीलाई आली आँटा लगाउन नि आउँछ त सबै थियो परेको खण्डमा चाहिँ होइन <laughs> आइपऱ्यो भने म जे पनि गर्न सक्छु हजुर जे भयो नि अब जे पनि गर्न सक्छु अब गर्न नसक्ने चिजलाई गर्छु भनेर नि हुँदैन होइन त्यो त हुँदैन झुटो बोल्न त कहिले पनि हुँदैन कि हजुर सक्ने हजुर आफूलाई मान्छेले गर्ने चिज सबै गरिन्छ सकेसम्म ल ठिक छ भने पछाडि आउँदो रहेछ भन्ने कुरा चाहिँ थाहा भयो तपाईँहरूको हाल खबर के छ चितवन कस्तो छ दुई चार दिन भयो पानी अलिक परेको छैन बेलुका त परे हो हल्का हल्का पानी परे तर पनि पानी यस्तो झरी चाहिँ परेको छैन त्यही भएर अलिक गर्मी गर्मी जस्तो भइरहेछ के कि निलमजी ए हो त अनि निलमजी हजुर एउटा प्रश्न तपाईँलाई नि गर्छु है त हजुर प्रश्न भन्दा पनि अब यहाँको विचार भनौँ अथवा जे भने पनि होइन एउटा क्वेसन चाहिँ नसोचिकन भन्नु है त हजुर हुन्छ ल है त सुन्नुहोस् है त ध्यान दिएर अनि फ्याट मलाई एन्सर भनिहाल्नु है त गर्न पाइँदैन है हुन्छ नि तपाईँ सबैभन्दा धेरै माया कसलाई गर्नुहुन्छ मम्मीलाई मम्मीलाई धेरै माया गर्नुहुन्छ है ल ठिक छ हजुर आफूले जन्म दिने मम्मीलाई गर्नु होइन र गर्छु तपाईँहरूलाई नि गर्छु नि तर सुन्नु न साथी फ्रेन्डको नाताले माया गर्नु अलिक फरक हुन्छ फर्स्ट मम ड्याडको हिसाबले मम्मीहरूलाई फर्स्ट हो अनि गर्लफ्रेन्ड गर्लफ्रेन्डलाई फर्स्ट अनि भाइ बहिनीको हिसाबले भाइ बहिनीलाई फर्स्ट आफ्नो आफ्नो ठाउँमा माया भन्ने कुरा त्यो मान्छेहरूसँग फरक हुन्छ आफ्नो माया हैन त व्यक्ति अनुसारको माया फरक हुन्छ है ओके लन्जी अब चाहिँ डेडिकेसन तर्फ लागौँ लागिहाल्ने रे राजले अर्को साथी हुनुहुन्छ के कति बोलिरह भनेर कस्तो कमेन्ट गरिरहेको छु त्यस्तो राजाले मलाई सायद कहिले भन्नुहुन्न तपाईँले भनिहाल्नु भयो केही छैन राजा नभने मैले भने होला त त्यस्तो चाहिँ होइन है फेरि त्यस्तो होइन निलमजी हाम्रो साथीहरू लाइनमा हुनुहुन्छ कि त्यसैले ल सर्वप्रथम हजुरहरू दुईजनालाई थ्याङ्क यू सो मच अनि हाम्रो राजभाइलाई mm-hmm. अनि निरु तामाङ निशा तामाङ सन्जु चौधरी लक्ष्मी गुरुङ अनिसा लामा उमा बानिया गोमा राई मगर ज्योति मगर अङ्किता नेउपाने अञ्जना सापकोटा नम्रता चौधरी मिना गुरुङ अस्मिता चौधरी सलिना निरा मेरो बेस्ट फ्रेन्ड पञ्जङ भण्डारी भरत साई मनोज भुजेल अनि घमण्ड राणा मगर दिपक आचार्य धर्म बस्ने सुदन तामाङ पृथ्वी डुङ्गाकोटी जनक भरत खत्री धन तामाङ निलम्जी भएको छैन नि छैन हाम्रो निलमजीलाई नचिने को होला कि मलाई हामी चाहिँ हामी गीत सुन्ने तर्खरमा थियौँ एकजना साथीलाई हामी स्वागत गर्छौँ हेलो हेलो दिदी नमस्ते नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ शक्तिखोरबाट घमण्ड राणा मगर शक्तिखोरबाट घमण्ड राणा मगर घमण्डजी दिजु हजुर भएछ अलिक सानो भन् दिजु घमण्डजी भयो हामीलाई अलिअलि सुनेको छु दिजु अनि हाम्रो घमण्डजी कतिको घमण्ड गर्नुहुन्छ त हजुर नाम भए पनि काम छैन दिजु है ठिकै छ नाम घमण्ड भए पनि म चाहिँ एकदमै राम्रो छु नर्मल छु हो हजुर दिजु त्यही त नाम चाहिँ अलिक घमण्ड भन्दाखेरि यसो सुन्नेलाई ओहो निकै नै एकदमै झडङ्ग खालको हुनुहुन्छ कि जस्तो लाग्ने कि तर त्यस्तो हुनुहुन्न अलिकति साथीहरूसँग हुनुहुन्छ कि जस्तो लागिरहेको छ क्या हाम्रो त्यही भएर आफू हल्ला गर्ने अनि हामीलाई डिस्टर्ब भयो भन्ने अरे कि हजुर <laughs> घमण्डजी घमण्डजी हजुर दिदी तपाईँसँग टाइम धेरै छैन हो हजुर हस् दिदी म अलिकति व्यस्तता कारण अलिकति असमर्थ भइदिन्छु हस्त नमस्कार घमण्डजी हुनुहुन्थ्यो यति बेला निकै नै हतार हतार हाम्रो घमण्डजीले घमण्ड नगरी पनि हतार चाहिँ निकै नै गर्नुभयो भयो भने पनि है प्रतीक्षा हामीसँग बोल्नलाई टाइम नहुँदाखेरि पनि है घमण्ड भने तै पनि हामीलाई सम्झिनु भयो खुसी लाग्यो है प्रोग्राममा अब चाहिँ पालो रहेको छु एउटा मिठो गीत सुने हामी तपाईँहरूलाई गीत सुनाउँछौँ त्यसपछि छोटो ब्रेक रहनेछ फोन ट्राई गर्दै गर्नुहोला त्यसपछि हामी फेरि आउनेछौँ पनि किन्या छु पोते पनि किन्या छु चुरा पनि किन्या छु पोते पनि किन्या छु तिम्रो घरको दाजु भाइ सबै चिन्या छु अब आउने मन्सिरमा अब गर्छु भन्या छु बिहे गर्छु भन्या छु बिहे गर्छु भन्या छु बिहे गर्छु भन्या छु चुरा पनि किन्या छु सानो छुहिनेछ कहाँ गई बस्ती मतला रे पल्टनमा छु लडाई गर्न हिँड्या छु लडाइँ गर्न हिँड्या छु लडाइँ गर्न हिँड्या छु चुरा पनि किन छु हो लागि मर्या छु तिम्रै लागि मर्या छु तिम्रै लागि मर्या छु छुरा पनि किन्या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 W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै नाबाट सुनिराख्नु भएको छ र तपाईँसँग रमाइलो गफ गफ गर्ने कोसिसमा हामी लागिराखेका छौँ दुईवटा बाटो तपाईँको लागि खुल्दैछ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि हो फोन ट्राई गर्नुहोस् तपाईँसँग हामी छोटो मिठो कुराकानी गर्नेछौँ तपाईँको लागि सधैँ तपाईँको विचार बुझ्ने कोसिस र जस रमाइलोको लागि हामी चाहिँ एउटा प्रश्न गर्नेछौँ तपाईँहरूले फटाफट एन्सर दिनुपर्ने हुन्छ र रमाइलो त अवश्य पनि हुने नै छ कोही साथी हुनुहुन्छ अरे सम्झना कोही साथी लाइनमा हुनुहुन्छ भने उहाँलाई किन ढिलो गराउने उहाँलाई स्वागत गर्छु हजुर नमस्कार नमस्ते दुवैजना दिदीहरूलाई नमस्कार कामा को बोल्दै हुनुहुन्छ हजुर मलाई चिन्नु भएन र चिनेनौ सम्झना तिमीले मैले चाहिँ चिने चिने जस्तो लाग्यो तर मुखै फोर्न चाहिँ अलिक गाह्रो हुने कि चिन्नु भएन अरे नि त सम्झनाले मैले चिनेकी चिनेन होला है खै प्रतीक्षा दिदी त चिन्नुहुन्छ जस्तो मैले चिने है तर म चाहिँ नाम चाहिँ भन्दिनँ तपाईँ भन्नुहोस् त्यसपछि चिनेकै चिन्न म भन्छु है त ठिकै छ नाम नभन तर ठाउँ भन्दै त त्यसो भए तिमीले चिने ज्यामिरीबाट राधा के हेर म राधा भन्नु लागिसकेको थिएँ कि कति छिटो भन्नुभयो कि तपाईँले रा भनिसकेको थियो <laughs> राधा चाहिँ के हजुर के छ खबर सब ठिक छ दिदी तपाईँहरूको सुनाउनु हाम्रो पनि एकदमै कुशल छ अनि खानपिन भयो त भइसक्यो तपाईँहरूको पनि भइसक्यो होला नि त है भइसक्यो खाना खाएरै आएका हौँ अनि राधाजी मैले त कस्तो सम्झना चाहिँ भन्न लागिसकेको रहेछु कि अनि घर परिवारतिरको नयाँ नौलो खबर के छ के गरेर दिन बिताउनु भएको छ यो गर्मीको समय छ कसरी बिताउनु भएको छ कतिको गाह्रो भएको छ बस्नलाई के छ गर्मी त गर्मी भएको छ दिदी गाह्रो त गाह्रो भइहाल्छ गर्मी भएपछि है पनि एकदम बढी गर्मी भएको बेलामा तपाईँ के गर्नुहुन्छ अति गर्मी भयो भने म त सट्ट नुहाउँछु अनि अनि नुहाएर एकछिन एकछिन <laughs> भए पनि शीतल त हुन्छ नि है ल ठिक छ अनि आज हाम्रो दादाजीलाई म एउटा क्वेसन गर्छु है यति फास्ट एन्सर दिनुपर्छ कि तपाईँले अब तपाईँले त्यो ओहो भने केही सोच्नै पाउनुहुन्न कि फटाफट है त मैले फेरि एकछिन पनि वेट गराउँदिनँ धेरै धेरै तपाईँ वेट गर्नुभयो भने म क्वेसनै कट गरिदिन्छु तपाईँले क्वेसन त्यो एन्सर भनिराख्नु पर्दैन है <laughs> हुन्छ नि एकदम फास्ट एन्सर दिनुहोस् है त सोधौँ सम्झना एकदम भइहाल्छ नि ल प्रश्न गरिहाल्छ हाम्रो राभाजीले चाहिँ कस्तो एन्सर दिनुहुँदो रहेछ म सुन्न यहाँ एकदमै हतारिसकेँ सानो आइरहेको छ नि दिदी किन सानो आएछ त है आछ र सानो ल त्यसो भए मेरो भोइस अलिकति ठुलो हुन्छ त्यसपछि मलाई क्वेसन गर्छु है फेरि तपाईँले टाइम लस्ट गर्नुहुन्छ कि जस्तो डर लागिरहेको छ कि मलाई आज <laughs> राजे ल ल ल भएन अवश्य नै राख्यो सुन्नु छ हजुर सतासी अठासी उनासीमा कुन ठुलो ल भन्नुहोस् छिटो छिटो छिटो छिटो छिटो हजुर सतासी अठासी उनासीमा कुन ठुलो छिटो <laughs> फास्ट <laughs> भइसक्यो है यति बेर किन के अरे बस्नुहुने भाइ कस्तो फास्ट फास्ट एन्सर दिनु भन्दैछौँ हामी चाहिँ <laughs> अब सक्नुहुन्छ भन्नलाई अब नसक्ने त कुरै छैन है भयो नभन्नुहोस् त्यसो भए अब सक्ने भए त किन भन्नु पर्यो यति छिटो एन्सर दिनु पर्थ्यो कि अब मैले के भन्ने <laughs> त्यति छिटो भन्नुहुन्छ अनि <laughs> ल ठिकै छ नि त साथीहरूले सुनिरहनु भएको छ होला तै पनि ढिलो भयो भने भनिदिनुहोस् कुन ठुलो हजुर कुन ठुलो हो सतासी अठासी उनासीमा कुन ठुलो हजुर सुन्नु भएको छैन र भनेपछि राधाजी सुन्नुभयो अहिले <clears throat> सम्झना तिमीले सोध्यौ मैले बोलेको ओहो के भइरहेछ आज खै हामीले त एकदमै चिच्याएर घाँटी दुखिसक्यो चिचाउँदा चिचाउँदा राधाजी भनेर भन्नुहुन्छ किन हो राधाजी हजुर सर्वप्रथम हजुरलाई दुवैजना दिदीहरूलाई अनि टेक्निसियन दादालाई अनि धनकुटाबाट आउनुभएको थियो नि दादा अनि सूर्य दादा राज दादा अनि विष्णु दादा अनि अनि अनि सक्तुखोरबाट आउनुहुन्छ नि भरत साई अनि त्यो दादाहरूको धेरै भोइस मनपर्छ कि मलाई एकदम <laughs> अनि मलाई राधा भनेर चिन्ने नचिन्ने सम्पूर्ण ल हुन्छ राधाजी अहिले भने छुट्टी छौ कि बाई बाई नमस्ते राधाजी हुनुहुन्थ्यो न मात्र गर्नुभयो है हाम्रो राज्यले कति छिटो फोन काट्नुहुन्छ कि आजभोलि है प्रोग्राम जस्ट फ्रेन्ड तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय radio radio Arpan hundred four point five megahertz tune गरेर साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ र यति बेला कोही साथी हुनुहुन्छ राज्य हुनुहुन्छ आउने तर्खरमा अरे क्या है सम्झना ल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 हल्लाइसक्नु भएको छ गाडीबाट हामीले फोन ट्राई गर्नुहोस् भनिरहेका थियौँ अब चाहिँ भोलि ट्राई गर्नुहोस् प्रोग्राम जस्ट फर इन्जोयको लागि चाहिँ रोहितजी हामीलाई सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद इन्टरनेट लाइनमा पनि W W W dot radio dot कमबाट विश्वको जुनसुकै कुनाबाट सुनिदिनु भयो हामीप्रति पनि धेरै नै आभारी छौँ र टेक्निसियन पार्टबाट हामीलाई सहयोग गर्नुभयो राजीले राजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र हामीलाई कल गरिदिनु भयो पानीबाट सरोज लामा र धनकुटाबाट निलम अधिकारी त्यस्तै गरी ज्यामिरेबाट हुनुहुन्थ्यो राधाजी सुगर शक्तिपुरबाट घमण्डजीले पनि हामीलाई फोन गर्नुभएको थियो यहाँलाई फेरि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु यसरी तपाईँको सहभागिता चाहिँ रहिरहोस् प्रोग्राममा र अब भने हामी प्रोग्रामबाट विदा माग्ने बेलामा आइसकेका छौँ के भन्न के भन्न खोजेर होइन फेरि राजलाई